तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस नमस्कार अर्पण लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा नेपालका लागि बेलायती राजदूत एन्ड्रू जेम्स स्पार्कले अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्नुहुनेछ दिउँसो चार बजेपछि हुने भेटवार्तामा आउने संविधानसभाको चुनावका लागि बेलायतले गर्ने सहयोगका विषयमा छलफल हुनेछ भेटमा नेपालको राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ भारत भ्रमणमा रहनुभएका एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिल्लीको अग्रणी उद्योग र सफल मानिएको जलविद्युत आयोजनाको स्थलगत भ्रमण गर्नुहुने भएको छ दिल्ली नजिकै नयोडामा पर्ने जलविद्युत आयोजनाको अवलोकनमा उहाँले त्यसको अवस्था र नेपालमा विद्युत सम्भावनाका विषयमा पनि जानकारी लिनुहुनेछ मौसमका कारण हिमाचल प्रदेशको भ्रमण भने स्थगित गरिएको छ आज प्रचण्डले नेपाली दूतावासमा आयोजना गरिने नेपालीको कार्यक्रममा सहभागी हुने पनि रहेको छ भारतीय प्रधानमन्त्री विदेश मन्त्री सहित महत्वपूर्ण भेटवार्ता हुने भने मङ्गलबारका लागि तय गरिएको छ आज पनि राजनीतिक भेटमा सक्रिय रहनु भएको छ हिजो दिल्ली पुगे लगत्ती भारतीय जनता पार्टीका अध्यक्ष रामनाथ सिंह कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट गर्नुभएका प्रचण्डले आज जनता दल युनाइटेडका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ भारतीय काङ्ग्रेसका अध्यक्ष सोनिया गान्धीसँगको भेटबारे भने टुङ्गो लागेको छैन नेकपा एमालेको पोलिट ब्युरो बैठक सुरु हुँदैछ केही समयपछि पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा चुनावी अभियान र रणनीतिका विषयमा छलफल हुनेछ बैठक एघार बजे नै बोलाइए पनि नेताहरू आउने क्रम जारी रहेकाले सुरु भइ नसकेको पार्टी कार्यालयले जनाएको छ कार्तिक अन्तिम वा मङ्सिर पहिलो हप्ता हुने भनिएको चुनावका लागि देशव्यापी रूपमा चलाउने अभियान संगठन सुदृढीकरण जिम्मेवारी हेरफेर र रिक्त सदस्यको नियुक्तिका विषयमा आजको बैठकमा छलफल हुनेछ सचिव युवराज गेवालीले जेठबाट एमाले चलाउने देशव्यापी चुनावी अभियानलाई केन्द्रित गरेर रणनीति बनाउन बैठक बस्न लागेको जानकारी दिनुभएको छ गेवालीका अनुसार चुनावका विषयमा सरकारले ल्याउन बाँकी रहेको कानून एक प्रतिशत थ्रेस होल्डको प्रावधानका विषयमा पनि बैठकमा छलफल हुनेछ नेकपा एमाले मधेसमा पार्टीलाई बलियो बनाउन विशेष अभियान चलाउने तयारी पनि गरेको छ गत साताभर उकालो चढिरहेको सुनको भाउमा आइतबार ब्रेक लागेको छ नेपाल सुनसाँती व्यवसायी महासंघले आइतबारका लागि सुनचाँतीको भाउ शुक्रबारकै कायम गरेको छ आइतबार छापावाला सुन तोलाको त्रिपन्न हजार रुपियाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन तोलाको बाहन्न हजार सात सय पचास रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ स्थिर रहन गए पनि नेपाली बजारमा पनि सुनको भाउ स्थिर रहन गएको महासंघको भनाइ छ यही वैशाख दुई गते सुनको मूल्य तोलामा तीन हजार तीन सय रुपियाँ र तिन गते तिन हजार रुपियाँ घटेर उनपचास हजार पाँच सय रुपियाँमा कारोबार हुन पुगेको थियो पाँच गतेदेखि निरन्तर बढ्दै गएको सुन तेह्र गते शुक्रबारसम्म आइपुग्दा त्रिपन्न हजार रुपियाँमा पुगेको थियो शुक्रबार मात्रै सुनको भाउमा एक हजार रुपियाँले वृद्धि भएको थियो आइतबार चाँदीको भाउमा पनि कुनै परिवर्तन नभएपछि तोलाको नौ सय दस रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ पाकिस्तानका पूर्व राष्ट्रपति परमेज मुशरफमाथि चलिरहेको कारवाही प्रक्रियामा सेनाले असन्तुष्टि जनाएको छ पूर्व सेनापति मुशरफमाथि विभिन्न आरोप लगाई गर्ने थालिएको कारवाहीमा त्यहाँका सैन्य अभि अफिसरहरूले असन्तुष्टि जनाएका हुन् सेनाका करिब पचहत्तर अफिसरले सेनाको कर्णेल सक सचिव अली चिमाको नेतृत्वमा रक्षा मन्त्रालयका अधिकारीहरूसँग वार्ता गरेर असन्तुष्टि व्यक्त गरेको पाकिस्तानी पत्रिका डनले जनाएको छ उनीहरूले मुशरफमाथि लगाइएको आरोप इत्यादिले सैन्य संस्थाको बचाक उडाएको बताएका थिए उनीहरूले कुनै पनि संस्थाले देशकै अर्को संस्थाका प्रमुख भएका व्यक्तिमाथि अनावश्यक आरोप लगाउने न्यायोचित नहुने धारणा राखेका थिए उनीहरूले सत्य तथ्य छानबिन हुनु परेमा जोड दिएका थिए पूर्व सैन्य शासक मुशरफलाई सन् दुई हजार सात सालमा सङ्कटकाल घोषणा गरेको र पूर्व राष्ट्रपति बेन्जिन भुट्टुको हत्या गरेको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ र विश्वकप छनौट चरणमा रहेको नेपालले ओल्ड क्रिकेट लिग डिभिजन तिनमा आज पहिलो खेलमा अमेरिकाको सामना गर्दैछ भारत हुँदै बर्मुडा प्रस्थान गरेको नेपाली टोलीले आज जितको तयारी गरेको छ खेल नेपाली समयअनुसार खेल बेलुका सभा सात बजेपछि बर्मुडाको सुमेर सेट मैदानमा हुनेछ एससिसी ट्वेन्टी ट्वेन्टी कपको उपविजेता टोली नेपाल आत्मविश्वास साथ मैदानमा उत्रदैछ पछिल्लो पटक दुई हजार बाह्रमा भएको डिभिजन चारको विजेताका रूपमा नेपाल डिभिजन तिनमा प्रवेश गरेको हो नेपालका लागि अमेरिका नयाँ प्रतिद्वन्दी नभए पनि कडा चुनौतीको सामना गर्नुपर्नेछ आजदेखि सुरु हुने प्रतियोगिता आठ दिनसम्म चल्नेछ छ देश सहभागी प्रतियोगिताको फाइनलमा पुगे नेपालले सन् दुई हजार चौधमा न्युजिल्यान्डमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एसोसिएट र एफिलिएटेड दस राष्ट्र सहभागी हुने वान डे वर्ल्ड कप छनौटमा खेल्न पाउनेछ त्यहाँ नेपालले शीर्ष दुईमा प्रतियोगिता पूरा गरेर सन् दुई हजार पन्ध्रमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आलोचना गर्ने वर्ल्ड कपमा खेल्न पाउनेछ इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि सुरु हुने खेलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स बीच प्रतिस्पर्धा हुनेछ आठ खेलबाट बाह्र अङ्क जोडेको चेन्नई आजको खेल खेल खेल्दै जिते शीर्ष स्थानमा उक्लिने कोसिसमा रहनेछ भने समान खेल खेलेको कोलकाताको छ अङ्क छ कोलकाता सातौँ स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजेपछि सुरु हुने दोस्रो खेलमा दिल्ली डियर डेभिल्स र पुणे बारिस भिड्नेछन् अहिलेसम्म आठ खेल खेलेको दिल्ली एकमात्र खेल, खेल जित हात पार्दै पुच्छारमा छ भने समान खेल खेलेको पुणे दिल्ली भन्दा एक स्थानमाथि छ यसअघि गैराती राति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर बेङ्गलोरलाई अन्ठाउन्न रनले हराएको छ एक सय पन्चानब्बे रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित बिस ओभरमा सात विकेट गुमाउँदै एक रन मात्रै बनाएर बेङ्गलोरका विनय कुमारले सर्वाधिक नट आउट छत्तिस रनको योगदान गरेका थिए मुम्बईका धवल कुलकर्णालीले तीन तथा हरभजन सिंह र ड्याने स्मिथले समान दुई विकेट लिएर पहिले ब्याटिङ गरेको मुम्बईले सात विकेटको क्षतिमा एक सय अन्ठाउन्न रन बनाएको थियो उसका ड्याने स्मिथले पचास दिनेश कार्तिकले त्रिचालिस र किनोन पोर्लाडले चौतिस रन जोडेर हारका बावजुद पनि बेङ्गलोर बाह्र अङ्कका साथ शीर्ष स्थानमा कायम नै छ भने मुम्बई दस अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता हमाल बिदा हुन्छु नमस्कार Ace अर्पण खबरको साथमा होटल स्टार बैंक विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पार्टी रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ट छोराछोरीलाई स्कुल जुत्ता मलाई पार्टी सुज र भाइलाई कन्भर सुज चाहिएको छ यी सबै सुज एकै ठाउँमा पाइन्छ त कतै ल किन नपाउनु सुदीप सुज सेन्टरमा जानुहोस् न त सुदीप सु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 अनाइ बेम्बो रूप अमृत फियर लुक अनुहारको चाया पोतो डन्डी हटाउने and